नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी पन्ध्र श्रृङ्खलादेखि एउटा उपन्यास सुन्दै आएका छौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित हामीले निरन्तर वाचन गर्दै सुनाएका छौं यो उपन्यास साझा प्रकाशनले प्रकाशन गर्न शुरू गरेको हो पहिलो प्रकाशन दुई हजार चालिस सालमा पहिलो संस्करण यसको प्रकाशन भएको थियो अहिले दुई हजार चौहत्तरसम्म आइपुग्दा यसको आठ संस्करणसम्म प्रकाशन भइसकेको छ दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास अलिखित नेपाली उपन्यास बाङ्मयमा निकै लोकप्रिय उपन्यास पनि हो यो उपन्यासबारे डाक्टर तारानाथ शर्माले लेख्नु भएको छ यस उपन्यासले नेपाली औपन्यासिक भर्याङको माथिल्लो खुड्किलो टेकेको छ त्यसै गरी मदनमणि दीक्षितले यो उपन्यासलाई नेपाली व्यङ्ग्य साहित्यको सर्वोत्कृष्ट नमुनाका रूपमा अलिखितलाई वर्गीकरण गर्ने पक्षमा म छु भनेर लेख्नु भएको छ यसै गरी यसलाई हिन्दी साप्ताहिक दिनमानमा डाक्टर ध्रुवचन्द्र गौतमले नेपाली कहानी तथा उपन्यास क्षेत्रमा ती गिने चुनेका प्रतिभाशाली लेखकहरूका बीच आफ्नो अलग पहिचान बनाएका छन् जसले परम्परागत लेखनलाई हल्लाएर उपन्यास र कहानी विधालाई एउटा क्रान्तिकारी मोड दिएका छन् भनेर लेखिएको छ यो उपन्यासको चौध श्रृङ्खलासम्म हामीले सुन्यौं र यसको अन्तिम श्रृङ्खला आज लिएर आएका छौं अन्तिम श्रृङ्खलाका केही पृष्ठहरू वाचन गर्नुभन्दा अघि हामी श्रुति सम्वेकमा सुनेका अलिखितका पूर्व श्रृङ्खलाका केही अंशहरू राख्छौ सुरुवातमा सुनाउँदैछु श्रृङ्खला तीनका केही अंशहरू काम गर्ने ठाउँ एउटा ठूलो फाँट थियो फाँटमा अलिक दूरीमा तीनवटा ठूल्ठूला ढिस्काहरू थिए वृत्ताकार हुन खोजेका अलिक रातो किसिमको माटो त्यहाँको थियो अनौठो देखिन्थ्यो तल फाँट एकदम सामान्य शान्त र साधारण माटोको रङ लिएर निधाएको थियो नजिकै ती ढिस्काहरू जसलाई छोटो मोटो पहाड नै भन्न सकिन्थ्यो रहस्यमय किसिमले थन्किएका थिए कुनै प्राचीन योद्धाको शिरस्त्रागण जै जो युद्ध गर्दा आफ्नो शिरस्त्राण त्यहीँ छोडेर भागेको होस् बिरेनपुर बरेवामा अथवा स्तूपहरूलाई नटसट कसेर त्यहाँ फिट गरिएको होस् जसमुनतिर एउटा सिङ्गे दुनियाँ आफ्नो हाडखोर र भव्यता र समृद्धिका साथ विश्राम गरिरहेको होस् जसको अस्तित्व कुनै वास्तविक थियो कमसेकम यस सभ्यताभन्दा अघि तिनमा रुखहरू थिए काँडा झाङहरू थिए रातारात जङ्गली बयर चाउरी र फलेका हुन्थे तर धेरै दिनसम्म ती साबुत रहन पाउँदैनथे अम्बा र आँपका रुख थिए जसलाई वरपरका किशोर र तरुणा ठिटाहरू आफ्नो ढुङ्गा झटारो हान्ने अभ्यासद्वारा दुर्घटनापूर्वक झार्ने गर्थे परिणाम एउटा पनि आँप अम्बा यति कचिलोमा खाइन्थ्यो जतिमा न त्यो आँप नै बन्न पाएको हुन्थ्यो न अम्बा चराहरू खास गरी सुगा त्यतातिर हेर्दै नहेरी उड्ने गर्थे किनभने तिनीहरूले ठुङ्नलाई एउटा पनि फल त्यहाँ झुन्डिएको हुँदैनथ्यो एक दुई जटाराहरू सधैँ रुखमा कतै अड्केका देखिन्थे भोलिपल्ट ती केटाहरू आएर सर्वप्रथम एउटा अर्को जटाराले अड्केका जटाराहरूलाई हिर्काएर झार्थे असिना पसिना हुँदै त्यसपछि तिनीहरूसँग आलो पालो गर्नलाई प्रशस्त जटाराहरू हुन्थे जसले कैयौँ टिकोराहरू झार्न सकिन्थ्यो रुख जाङपछि सधैँ देखिने वस्तुमा घाँसको नम्बर आउँथ्यो कहिलेकाहीँ बरेवाको भुइँमा घाँसहरू सुकेपछि ठिटाठिटीहरू यहाँसम्म पनि घाँस काट्न आउँथे कलुवा लोहारको आ आफ्नो खुर्पीमा सान हालेर माथि घटेको बिँडी र घाँसको घटना यस ठाउँमा घटेको हुनसक्छ किनभने यहाँ केही गर्नलाई निकै झाङ र सम्भावनाहरू थिए वरपर मेला लागेको बखत यस ठाउँमा चुरा लट्ठीका टुक्राहरू सानो टिनको फ्रेम भएको ऐना टिका टिकुली र कहिलेकाहीँ पैसा पनि पाउन सकिन्थ्यो साँच्ची भनौँ भने मेला सिद्धिएको कयौँ दिनसम्म केटाकेटीहरू झाङ र धुलो उधिन्दै पैसा आदि खोज्न त्यहाँ नित्य आउँथे केही केही प्राप्त पनि गर्थे जसले नगद फेला पार्थ्यो त्यो सबभन्दा प्रसन्न देखिन्थ्यो चुराका टुक्राहरू सबभन्दा निकृष्ट जिनिस मानिन्थे लट्ठीभन्दा पनि लठी अर्थात् लाहाको चुरा गालेर त कमसेकम गुच्चा बनाउन सकिन्थ्यो काँचको चुरामा यो खुबी कहाँ पाउनु त्यस एउटा कुरामा अचम्म मान्न सकिन्थ्यो त्यहाँ प्राप्त हुने जति वस्तु सबै स्त्रीसँग सम्बन्ध राख्ने किसिमका हुन्थे यो संयोग नै होला तापनि पैसा भन्ने एउटा कुरामा भने यो नियम लागू गर्न मिल्दैन थियो त्यो कुनै पुरुषको कुर्ता गन्जीको मैलो खल्तीबाट झरेको पनि हुन सक्थ्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन हामीले अलिखितको तेस्रो श्रृङ्खला वाचन गरेका केही अंशहरू प्रस्तुत गरेका थियौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको तेस्रो श्रृङ्खलामा यी सन्दर्भहरू उठेका थिए हामी आज अन्तिम श्रृंखलामा छौं र केही पुराना श्रृंखलाहरूको अंशहरू प्रस्तुत गरिरहेका छौं अब अलिखितको सातौं श्रृंखलाको केही अंश सुनौ अलिक सहज खेत डुलेर फर्कँदा जिम्दार आफ्ना पछिल्लोतिर हिँडिरहेका मानिसलाई अलिक परतिर उभिएर पर्खिन थाले जुन निकै पछि परेका थिए जिम्दारले त्यसरी पर्खेको देख्यो कि तिनीहरूका पाइला स्वत घोडा जस्तै उफ्रिन थाल्छन् जरुर कौनो बात होइ कुनै कुरा त पक्कै छ नत्र मालिक त्यसै तिनीहरूलाई पर्खेर उभिँदैनन् चल तनी सुनराकी देखले तिनीहरू नजिक पुगेपछि जिम्दारले भने उनी सुनरालाई हेर्न जान चाहन्थे सुनरा डोरीको खाटमा थाङ्नाहरूमाथि एक्लै सुतेको थियो उसले एउटा घिउ रङको चद्दर मुखसमेत छोप्ने गरी ओढेको थियो जिमदारले मुखबाट चद्दर हटाइदिए र सुनराको नारी छाम्न थाले सुनराले आँखा उगार्न साथ जिमदारलाई देख्यो जो हुनलाई राजपूत थिए तर कुनै चाणक्यभन्दा कम देखिँदैनथे यस्ता मालिकलाई देख्न साथ ऊ हतारिएर उठ्यो बसेर नारी छमाउन थाल्यो जिमदारले त्यसपछि उसका आँखाहरू फटाएर हेरे उसलाई कमलपित्तको आशंका भयो भने पियारी बुझाता त्यसपछि नथुनीलाई औषधि ल्याउन आए जो डेहरी पर दवाईकै डिब्बा दैलबा मल्किन्से से माग के ल्याओ नथुनी कुद्यो मालिकले उसको निधार छाम्दै सोधे बोखारो बा सुन्द्राले भन्यो कहाँ जाने रात के जडाइन जडाइन लगेला कुनै राति जाडो जाडो हुन्छ नथुनीले एकछिनपछि सुहाँ सुहाँ गर्दै मेन्टुलको जाली राख्ने एफआर लेखेको बट्टा लिएर आयो नथुनी मालिकको हतार र स्नेह बुझ्दछ मालिकले एकछिन त्यो बट्टा खोतलेर दुईटा चक्की झिकेर सुन्द्रालाई खान दिए त्यसपछि हेल्थ पोस्टको मानिसलाई भोलि ल्याएर सुन्द्राको जाँच गराइदिनु भनेर हराए जान लागे सुन्द्राको आँखामा स्वाभाविक थियो केही कृतज्ञताको उछिन पाछिन चलोस् उसले सलाम गर्यो केही बोलेन मालिक ढोकासम्म पुगे अचानक उनलाई केही सम्झना भएर आयो फर्के कोनो चिजको जरुरत होइ त नथुनिया बोल दिए केही कुराको आवश्यकता परे नथुनीलाई भनिदिनु त्यसपछि फेरि भने रे बौवा इनार आ बाँध के नानु रोके के ऊ सबके जीवन यसो बन दे तोरा चितना बुझी त अड्जै हे ए बाबु इनार र बाँधलाई रोक्नु हुँदैन यो सबको जीवन हो यसपालि बन्न दे तेरो चित्त बुझेन भने अर्को पालोदेखि अड्डी लिनु जिमदार यति भनेर सुनरालाई रहित र दुविधायुक्त छाडेर बाहिरतिर लम्के उनलाई लाग्यो सुनराको घरबाट सँगसँगै निस्केर एउटा अँध्यारो उनको पछि लागेको छ जससित उनले थोरै भए पनि आतंकित हुनु जायज छ त्यसकारण उनी आफूले पाएको आतंक र सफलतालाई दुवै हातमा तौलिँदै खेलाउँदै कचहरी फर्के त्यसको भोलिपल्ट तिलकबहादुर जसरी भए पनि काठमाडौँ जान चाहन्थ्यो त्यसकारण ऊ जिमदार साहेबलाई भेट्न आएको थियो यस वखत जिमदारलाई देख्न साथ प्रकाशले गर्दा कि अँध्यारोले गर्दा तिलकले सोध्यो जिमदार साहेबलाई जन्डिस हुन लाग्यो कि कसो जिमदार साहेब जस्तो उनको बानी थियो पहिले आत्तिए त्यसपछि हाँसेर भने खोइ कहाँ उनले यताउति हेरे जस्तो गरे जस्तो जन्डिस वा कमलपित्त कुनै खतरनाक जन्तुको नाउँ होस् जुन उनलाई भित्रदेखि च्यात्नलाई मुख बाहिर उभिएको छ हाँसिसकेपछि जिमदारले भने होइन जन्डिस त सुनराला भएको छ म त्यहीँबाट आउँदैछु बस्नुहोस् न कताबाट पाल्नुभयो बाबुहरू तिलकले अविश्वासको मुद्रा अगालेर भन्यो जिमदारलाई गहिरोसित निहाल्दै म भोलि काठमाडौँ जाँदैछु भेटौँ भनेर तर तपाईँमा आज केही न केही परिवर्तन चाहिँ छ म भन्न भने सक्दिनँ के परिवर्तन जिम्दार एकछिन सोचिरहे त्यसपछि छेउको एउटा मान्छेलाई खैनी मल्न हराएर भने हो म अलिक चिन्तित छु गाउँमा बाँध र इनार निर्माण गर्ने कुरा लिएर के गरौँ त्यसै चुप लागेर बस्न सकिँदैन जिम्मेदारी भएपछि आखिर देश बन्ने कुराको थालनी हुने ठाउँ यही त हो नि होइन तिलक बाबु यो कृषि प्रधान मुलुकमा त्यसपछि उनले भाषण पूरा गर्नलाई भने देशका ठुलाहरू देशमा जुन जुन कुरा ठुलो स्तरमा गर्छन् तिनी तिनै कुरा हामीले यहाँ सानो स्तरमा गरेनौँ भने मुलुकको समग्र तस्विर कसरी बन्छ एकरूपता कसरी आउँछ अनि देश समृद्ध कसरी हुन्छ तिलकको साथ गएको ऋषिले यस्तरी हेऱ्यो जिमदार खुम्चे अलिकति सोच्न थाले उनको बोलाइ त प्रभावशाली नै थियो फेरि के भयो यी ऋषिरामका बिना चस्माका नेत्रलाई जुन देखेर कि त उसको आँखा फोर्ने इच्छा जागृत हुन्छ कि आफ्नै त्यसलाई त्यसैले म फुटेको आँखाले पनि हेर्न रुचाउन जिमदारले सोचे तर ऋषिरामतिर स्नेहपूर्वक हेर्न थाले जस्तो उनको मतदाता होस् ऋषिराम हाँस्न थाल्यो उसले जिम्मेदारको स्नेहको जवाफमा भन्यो यहाँहरू जिम्मेदार मानिस हुनुहुन्छ देशको भविष्यका लागि जिम्मेदार र त्यत्तिकै जिम्मेदार दुर्गतिका लागि पनि त होला नि थाहा छैन यो जिम्मा तपाईँहरू कति इमान्दारी साथ पूरा गरिरहनु भएको छ र कुनै स्तरमा यो सुनेर जिमदारले भने बडो गम्भीर र उत्तरदायी किसिमले हामी केवल बाँध र इनारको जिम्मा लिन सक्छौँ किनभने यहाँ यिनै कुराको चल्ती छ यतिमा देश र हाम्रो भाग्य जति फेरियोस् जिमदारले अलिकति ठट्टा समेत गरे चाहिँ लाग्थ्यो किनभने त्यसपछि भने हामीलाई भोक लाग्छ र खानुपर्छ के गर्नु गाउँ अझ बन्थ्यो देश जस्तै यहाँहरूले भान्सा गर्नुभयो यसो भनेर उनी उठे भात कसैले पनि खाएको थिएन ऋषि र तिलक दुवैजना जान भनेर उठे उठेर बाहिर गए जिमदार सोधै भान्सामा पुगे के सोध्न भने आज माछा माछा पाकेको छ कि छैन किनभने माछाको काँडा त स्वादिलो हुनाले उनी मजासित निल्थे तर माछा भएन भने गाँस निल्न उनलाई कष्ट पर्छ भनिन्छ यस्तो कष्टप्रद बानी उनको केटाकेटीमा अरूहरूले मारेका गरही माछा चोर्दै पोलेर खाँदा खाँदा बसेको थियो अब उनी नियमपूर्वक खरिद गरेर आफ्नो यो बानी जुन अब सोख पनि बनिसकेको थियो पूरा गर्थे घरका मानिसलाई थाहा थियो माछा नपाक्नु न्यू मात्र हो उनी बाहिरको दिनभरिको धुलो धपेडीले यहाँ आएर फटकारिरहेका छन् विश्वनाथ प्रसाद धेरै मनाएपछि मात्र बल्ल पिर्कामाथि बसे तर दोस्रो काम उनले के गरे भने त्यो एक छाक एक शब्द नबोलेर खाएपछि उनी सुत्न गए अहिले तपाईँले सुन्नुभएको वाचन अलिखितको सातौं श्रृङ्खलाको वाचन थियो केही अंशहरू हामीले तपाईँलाई सुनायौं आजको श्रुति सम्वेगमा अलिखितको अन्तिम श्रृङ्खला प्रस्तुत गरिरहेका छौं र अन्तिम श्रृङ्खलाका अन्तिम पृष्ठहरू वाचन हुनुभन्दा अघि हामी पूर्व श्रृङ्खलाका केही झलकहरू प्रस्तुत गरिरहेका छौं अब श्रुति सम्वेगमा हामीले अलिखितको नौ श्रृङ्खलामा सुनेका केही अंशहरू सुनाउँछौं शरदले उत्तानो पल्टेर छानोतिर हेर्दै भनेको थियो मलाई लाग्छ हामीमध्ये कोही न कोही एक दिन अवश्य महामारीको शिकार हुन्छ र त्यो मै हुनेछु तपाईँ नै किन रविले भन्यो विडम्बनाकै कुरो हो भने त सबभन्दा ठूलो विडम्बना यही हुन्छ औषधि गर्ने नै यो रोगले ग्रस्त होस् अर्थात् म यो अनावश्यक कुरा हो ऋषिले एकदम संक्षेपमा भुल्यो त्यसको पर्सिपल्ट बिहानदेखि नै शरदलाई लगातार तीनचोटि बान्ता भयो उसका दुवै आँखा गुल्लर भन्ने एउटा फल जस्तै राता भएका थिए उसलाई ज्वरो चढेर आयो जसको तोडमा बरबराए झैँ उसले भन्यो ऋषि म बाँच्दिनँ यार कोही केही बोल्ने अवस्थामा थिएन हामी हतप्रभ र किङ कर्तव्य विमूढ भएका थियौँ के गर्ने यो बुझ्नै सकेनौँ एकअर्काको भावहीन अनुहार हेरेर बसिरह्यौँ त्यसै बखत रविले भर्खरै तयार पारेको औषधिको एउटा पुरिया शरदलाई दिँदै भन्यो यो खानुस् शरदले पुलुक्क रविको मुखमा हेऱ्यो र मुसुक्क हाँस्यो हामी सबै यो बुझिरहेका थियौँ तर यसबाहेक हामीसँग गर्नलाई अरू कुनै उपाय बाँकी रहेको थिएन त्यस बखत रविले भन्यो खानुहोस् यसले ठिक गर्छ तपाईँलाई शरदले पुरिया लिएर त्यसभित्रको धुलो मुखमा खनायो माथिबाट पानी खायो त्यस दिन रवि मात्र गाउँ घुम्न गयो हामी शरद लिएर बसिरह्यौँ मैले शरदलाई सान्त्वना दिने विचारले भने हाम्रा साथीहरू गएका छन् काठमाडौँबाट केही सहायता आइहाल्छ कि ऋषि यो सुनेर निकै उत्तेजित भयो त्यो तिनीहरूको यहाँबाट उम्किने दाउ मात्र थियो त्यसमाथि यस्तो गाउँका लागि कसले बोल्छ र सहायता दिन्छ भन त तिमीले चिनेका छैनौ काठमाडौँलाई काठमाडौँ काठमाडौँलाई सहायता दिन त अक्षम छ त्यो आफै अरूबाट कोरामिन जस्तै सहायता लिने कोसिसमा हुन्छ शरदलालले मसिनो स्वरमा भन्यो उही पनि जति चाँडो आओस् त्यो सहायता छ घन्टा अघि त आउँदैन होला मैले भने तिमीले त्यस्तो कुरा नसोचे पनि हुन्छ शरद तिमीलाई केही पनि हुँदैन तिम्रो लक्षण अरूको जस्तो छैन तिमीलाई अपच मात्र हो रविले पनि त भन्यो नि मैले त सुनिनँ शरदले भन्यो र अर्को कोल्टे फेर्यो वास्तवमा रविले केही पनि भनेको थिएन ऊ चिन्तित अवस्थामै हामीलाई छाडेर गएको थियो छ घन्टासम्म हामी निकै त्रस्त भएर बसिरह्यौँ ऋषि बारम्बार शरदको निधार र नारी छाम्थ्यो र उसलाई बार्ली खान जोर गर्थ्यो शरद केही समयमै एकदम गलेको थियो आफूभित्रको बाँकी रहेको थोर बहुत आशाको ढिको सहित ठिक छ घण्टापछि रवि निस्किने पुरा तयारी गरेर हाम्रो कोठाभित्र बसेको थियो त्यस बखत शरद ऋषिले धेरै कचकच गरेपछि अलिकति बार्ली खान थालेको थियो ऊ गिलासबाट रिकापीमा खनाएर बार्ली सेलाओस् भन्ने ध्येयले फुकिरहेको थियो शरदलाई देखेर रवि अर्को किसिमले झस्क्यो एउटा मूल जस्तै फुटेर आयो प्रसन्नताको उसको आँखामा ऊ आफ्नो ब्याग भुइँमै फ्याँकेर शरदको छेउमा आएर उसको नारी छान्न थाल्यो छाती सुमसुमाउन थाल्यो त्यसपछि खुसीको चित्कार झिक्यो शरदजी तपाईँ बाँच्नुभयो अब यो घोषणा सुन्नासाथ शरद स्वयं झस्क्यो जस्तो एउटा अविस्मरणीय प्राप्तिको खबर एक्कासी सुनाइएको होस् त्यसपछि हाम्रो जिउ हामीलाई लाग्यो एकाएक बाफ जत्तिकै हलुको भएर मासतिर उड्न थालेको छ शरद त्यस हलुकोपनमा पुरा बारली निल्न थाल्यो उसको बमन त चेक भएको थियो तर ज्वरो अझै ओर्लेको थिएन रवि धुलाको साटो अब केवल ज्वरोका क्याप्सुलहरू शरदलाई दिन थाल्यो उसले भन्यो थाहा छ म यहाँ पस्दा ठिक छ घण्टा भएको थियो म डराइ डराइ पसेको थिएँ कुन चाहिँ दृश्य हेर्नु पर्ला भनेर ऋषिले भन्यो यो पहिलो केस थियो तर रविले कुरा काटेर भन्यो हो यो पहिलो केस थियो जुन महामारीको केस थिएन बुझ्नुभयो हो र ऋषिले अचम्म मान्यो हो रविले भन्यो यति त म छुट्याउन सक्छु नै साँच्ची भनौँ भने शरदजी हाम्रो औषधिले होइन बरु यस कारणले बाँच्नुभयो उहाँलाई महामारीले हमला गरेन यदि गरेको भए हामी त्यत्तिकै उपायहीन हुन्थ्यौँ जति अरू दिन हुने गर्थ्यौँ शरद चुपचाप सुनिरहेको थियो एकैछिन उसमा डर पस्यो यदि महामारी पसेको भए उसलाई के हुन्थ्यो त्यही जुन उनीहरूले निश्चित मानेका थिए तर यस वखत पुनर्प्राप्त जीवनको न्यानोमा सप्तक हलुङ्गो लागिरहेका थिए भोलिपल्ट बिउजँदा शरदले आफूलाई निकै प्रसन्न चित्त फेला पार्यो उसको ज्वरो ओर्लिसकेको थियो हामीले बाहिर निस्किँदा शरदलाई छाडिदियौँ त्यस रात हामी सबै निकै निश्चिन्त भएर स्वप्न स्वप्नरहित गहिरो निद्रा यद्यपि बिउजेको बखत यो कुराले हामीलाई बेला बेलामा खलबलाउँथ्यो बाहिर एउटा निर्धो र दरिद्र गाउँ एक प्रकारले अदृश्य गाउँ मृत्युसित फुटबल खेलिरहेको थियो र अहिलेसम्म निकै गोल खाइसकेको थियो रविले निर्देशन दियो अलिअलि बाहिर फेरि निस्कने चाहिँ गर्नुहोस् है जिउलाई अलिकति चलमलाउनु राम्रै हुन्छ हामी चिया खान थाल्यौँ शरदले चिया खाँदा भन्यो खोइ कहिले अन्त्य हुन्छ यो महामारीको अब त दिक्क पनि लागिसक्यो महामारी जवाफ ऋषिले दियो यो त थप घटना हो नत्र भने यहाँ त सारा जीवन नै महामारी जस्तो बाँच्दा रहेछन् औषधिको रूपमा रविले दिए जस्तै असरहीन धुलो र चक्कीहरू खाँदै हामी सबै हाँस्न थाल्यौँ ऋषिले निकै सठिक किसिम लिएर ठट्टै ठट्टामा कतै केही जोडिदिएको थियो रविले भन्यो अब यसो गर्नु पर्यो हामी यहाँ नबसेर नदी पारी धरमपुरमा सरौँ ऋषिले सोध्यो त्यसले के फाइदा हुन्छ त्यहाँ रोगको प्रकोप छैन रविले प्लेट खाटमुनतिर राखेर भन्यो हामी त्यहाँबाट यहाँ आउन भ्याइहाल्छौँ गाउँलेहरूलाई सान्त्वना दिन पनि त हामीले बाँच्नै पर्यो नि रोग पनि हाम्रो पछि पछि नदी तरेर आयो भने नि शरदले ठट्टा गरेको थियो कि गम्भीर आशंका स्पष्ट बुझिएन मैले भने तिमीले यहाँ भैँसीले नदी तरेको दृश्यबाट प्रभावित भएर यसो भन्यो अर्थात् भैँसी जस्तै पौडी खेल्दै हामीलाई हिर्काउन रोग पनि हाम्रो पछि पछि धरमपुर आइपुग्छ कुरा अलि हलुकै रूपमा चलेको थियो तर शरद यसबीच गम्भीर भइसकेको रहेछ उसले भन्यो मैले रोगको कुरा कहाँ गरेको र मैले त मृत्युको कुरो गरेको त्यसपछि केही कुरा भएन मृत्युमा आएपछि त कुरालाई कुन मोड दिन सकिन्छ र त्यसको चार पाँच दिनपछि हामी सरेर धरमपुर गयौँ तर यस प्रसङ्गको अन्त्यमा एउटा अर्को दुःखद घटना घट्यो जुन म पाठकहरूको लागि लेख्दैछु त्यसले हामीलाई भित्रबाट हल्लाइदिएको थियो बिरेनपुर बरेवामा यसपटक घाम र पानीको निकै चर्को खेल चल्यो काम लाग्दा लाग्थ्यो त्यसले पृथ्वीलाई जरासन्द झिचिरेर दुई फ्याक पारिदिन्छ पानी पर्दा लाग्थ्यो अब केही समयमै मान्छे छानोमा चढे मात्र डुब्नदेखि जोगिन सक्छ यो खेल अथवा युद्ध धेरै दिनसम्म चल्यो रविको अनुमान ठिक थियो यस्तै असन्तुलित वातावरणले गर्दा महामारी झन चर्केको हो अचम्म के छ भने पारीको गाउँमा त्यसको कुनै छायासम्म पनि थिएन बरेवामा अब डकैतीको भने भय थिएन किनभने महामारीको डरले अब धरमपुरका मानिस त्यस गाउँमा प्रायः आउन छाडेका थिए यस वर्षको धानको रोपनी ढिलो भएको थियो त्यो पनि बिना गीतकै नत्र अरू वर्ष भएको भए आइमाईहरू गोडा हिलोमा र जिब्रो अश्लील गीत र गालीमा गाडेर धान रोप्थे केही तरुणी केटीहरू यसै लोभमा धान रोप्न अघि सर्थे अझ बरु त्यो समयलाई पर्खिरहन्थे तर यसपालो त्यस्तो भएन चुपचाप नभए पनि चुपचाप जस्तै धानहरू रोपिए धान ढिलो फल्छ त्यो बेग्लै समस्या हो रोप फलेको बखत धानहरू फल्नुको चर्चा कोही गर्न चाहँदैन त्यो पछि गरिनेछ फैलिदेखि ऋषिराम दिनदिनै मतियाको घर पस्दा मतिया र मतियाकी आमालाई साबुत देखेर खुसी हुने गर्थ्यो ऊ केही ठट्टा पनि मतियासँग गरिहाल्थ्यो यसो मौका पारेर एक दिन जाँदा घरमा मतिया एक्लै थिए ऋषि तिम्रो गौना कहिले हुन्छ भनेर बारम्बार सोध्ने गर्थ्यो उसले त्यस प्रश्नको भोजपुरी वाक्य मसँग सोधेर कण्ठ पारेको थियो भोजपुरी अब ऊ केही मात्रामा बुझ्थ्यो तर फर्काउन सक्दैनथ्यो त्यस दिन पनि जिस्काउने उद्देश्यले उसले मतियाको निकै नजिक मुख लगेर सोध्यो तोहर गौना कहिया होइ मतिया मतियाले उदास भएर भने अब कहियो न होइ मालिक कहिले पनि हुँदैन किन ऋषिरामलाई आफ्नो प्रश्नको यति निराश जवाफ आउला जस्तो लागेको थिएन ऊ एकदमसित हतारियो पुरा कुरा जान्नलाई मतियाले भने ऊ दोस्रो बिहा कर्ले अलग हँ मतियाको लोग्नेले दोस्रो बिहा गर्यो ऋषिराम ज्यादै दुःखी भयो गाउँमा औषधि बाँड्न जाने कुरा पनि एकछिनलाई बिर्सियो सम्झिन थाल्यो उसले सुरुमा नै मतियासँग बिहा गर्छु भनेको थियो तब गरिबी एउटा करेन्ट जस्तै लागेर ऊ विचलित भएको थियो अब त्यो करेन्टको अभ्यास गरेको थियो अब मतियासँग बिहा गर्ने उसको कतै कुनै इच्छा थिएन बरु यो भावुकता बोक्नु परेको भए ऊ दुःखले बेहोस हुँदो कोसँग बिहा गर्छौ त ऋषिको प्रश्न मतियाले हातको इसाराले गर्दा बुझे कि त्यसै जवाफ दिए थाहा छैन उसले भनी अब के करो से बिहा नकरब ऋषिले कतै हलुको पनि अनुभव गरेको भए भन्न सकिन्न तर उसले सोध्यो किन कसैसित बिहे गर्दिन भने कि नि माइकेसँग रहे मतियाले छोटो जवाफ फ्याँकी र पानी छिट्याएकाले गुइँठाहरू राख्न थाली ऋषि मन नलागेर बाहिर निस्क्यो उसको हातमा छ सात पुरिया औषधि थियो जुन उसले त्यस दिन बाँडेर सक्नु थियो यो थियो अलिखितको नौ श्रृङ्खलामा हामीले वाचन गरेको एउटा अंश जसलाई यहाँ प्रस्तुत गर्यौं श्रुति सम्वेकमा डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको हामीले वाचन चौध श्रृङ्खलासम्म पूरा गरिसकेका छौं र आज पन्ध्रौं श्रृङ्खलामा छौं अर्थात अन्तिम श्रृङ्खलामा छौं चौध श्रृङ्खलासम्म आइपुग्दा हामीले वाचन गरेका विभिन्न श्रृङ्खला मध्येबाट श्रृङ्खला तीन श्रृङ्खला सात र श्रृङ्खला नौका केही अंशहरू प्रस्तुत गर्यौं केही बेरपछि अलिखितको अन्तिम श्रृङ्खलाको वाचन लिएर आउनेछौ उज्यालो सुन्दै गर्नु कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेक मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि अहिले प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ हामी श्रुति सम्वेकमा आज डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको अन्तिम श्रृङ्खला वाचन सुनिरहेका छौं यसअघि हामीले चौध श्रृङ्खलासम्मका केही पूर्व दृश्यहरूलाई प्रस्तुत गर्यौं अब यसको अन्तिम श्रृङ्खला वाचन सुरु हुन्छ पृष्ठ दुई सय सत्रबाट अब हाम्रो काम साँच्ची भनौँ भने समाप्त भइसकेको थियो र अब आराम र सफलतासहित हामी काठमाडौँ फर्कन सक्थ्यौँ अनि फर्कन पनि त थियो नै अब बाँकी काम हामी पछिको अर्को टोलीले गर्नु थियो हाम्रो समय पनि समाप्त भइसकेको थियो र अब त एउटा ठूलो सम्भावना हामीले उघारेर राखिदिएका थियौँ त्यसपछि हामी छिटो छिटो कामहरू समेट्न थाल्यौँ आज राति यहीँ सुत्ने र भोलिपल्ट गाउँ फर्केर जाने त्यसपछि दुई तिन दिनभित्रै काठमाडौँ फर्किने कार्यक्रम बनाएका थियौँ तर त्यत्रो खुसीको खबर जिमदारलाई दिनुपर्छ यो सोचेर अङ्गुरमानले भन्यो जिमदार कहाँ जाउँ दुई कोष चार कोष हिँडेर केही पनि बिग्रदैन यसले स्पष्ट हुन्थ्यो हाम्रो टोलीको प्रत्येक मानिस वास्तवमा सफलताको खुसीमा नेतृत्व भिजेको थियो हामी एउटा महान उपलब्धिको गहिराई अनुभव गर्दै गाउँतिर हिँड्यौं बाटाभरि हामीले कुरा गर्यौं र अरू बखतका विपरीत हामीहरूमा कसैले पनि थकाइ लागेको र विश्राम गर्नुपर्ने कुरा गरेन बरेवा गाउँ बाहिर फाँटमा एउटा छतिवनको रुख थियो जुन यति बाक्लो थियो कि रात परेपछि उल्लु चरा र चोरहरू त्यहाँ सँगसँगै बास बसेका फेला पर्न सक्थे तिलक र नरेन्द्रलाई आउँदा र जाँदा त्यहाँ दस पन्ध्र मिनट नबसी चित्त बुझ्दैन थियो तर यसपटक रोक्ने र पुगेपछि तिनीहरूले विश्राम गर्ने कुनै इच्छा देखाएनन् एकैछिनका लागि उभियौँ मात्र त्यहाँबाट हिँड्नै थालेका थियौँ अलिक परतिर पिसाब फेरिरहेको पाठकले चित्कार गर्यो गाउँ खोइ गाउँ खोइ यो अर्थहीन चित्कारमाथि व्यवस्थापूर्वक ध्यान दिनलाई हामीले टाउको उचालेर यसो हेऱ्यौँ हँ हाम्रो गाउँ त्यहाँ थिएन हामी आँखा च्याति च्याति मिची मिची हेर्न थाल्यौँ पहिले धुवा आदि ओकलेर अथवा बढारेर धुलो उडाएर अथवा दुईटी आइमाईको झगडाको स्वर सुनाएर आफ्नो सबुत दिइरहने बिरहिनपुर बरेवा त्यहाँबाट बेपत्ता भएको थियो कसरी यो बेग्लै प्रश्न हो कहाँ गयो यो पनि अर्कै प्रश्न हो अहिले त हामी एउटा किङ कर्तव्य विमूढ स्थितिमा एउटा सिङ्गै गाउँ हेर्न खोजिरहेका थियौँ जुन कुनै पनि अवशेष नछाडेर सिनित त बढारे जस्तै बढारिएको थियो साँच्ची भनौँ भने त्यहाँ त्यतिखेर सोच्नु जस्तो कुनै कुरो पनि थिएन यो यति आकस्मिक थियो जसको अनुभव हुँदा मान्छे रन्थनिन मात्र सक्छ हामी त्यहाँ गयौँ निहालेर हेऱ्यौँ कतै कुनै चिन्ह छैन अवशेष छैन मान्छे छैन पारी धरमपुर गाउँतिर हेऱ्यौँ त्यो सधैँ झैँ टम्म मिलेर बसेको थियो पन्ध्र बिस दिनभित्र के त्यस्तो भएछ त्यहाँ पारी गाउँका मानिसहरू सोध्यौँ मुखको सङ्ख्या अनुसारको कुरा कसै कसैको भनाइ थियो आगलागीले गर्दा त्यस्तो भएको थियो कोही भन्थे त्यसको कारण बाढी हो कुनै विचित्र दैवी विपत्ति वा जन्तुलाई पनि कसैले त्यसको कारण बताए एकजनाले त भन्यो सारा गाउँले एक रात आफ्ना घरहरूसहित दोरन्तल पोखरामा हामफालेर सखाप पाए तर यी कुरामा कतै पनि एउटा सम्पूर्ण गाउँ एक्कासी र त्यस्तै नष्ट हुन सक्ने स्वाभाविक र पत्यार लाग्दो तर्क थिएन जिमदारसँग सोध्यौँ उनले भने म पनि भन्न सक्दिनँ जान दिनुहोस् नष्ट हुनेलाई कसले रोक्न सक्छ मान्छे जस्तै बस्ती र गाउँको पनि भाग्य दुर्भाग्य हुँदो रहेछ यही ठानौँ यस्तो पनि सम्भव होला नरेन्द्रले भन्यो कुनै गाउँ मान्छे त मान्छे एउटा पातलो सिनको समेत नदेखिने गरी नष्ट होस् मैले भने अनौठो स्थिति छ एकातिर एउटा हुँदै नभएको नगर निस्केर आउँछ अर्कातिर एउटा यथार्थ गाउँ काल्पनिक भएर मिलाउँछ ऋषिले भन्यो बिरेनपुर बरेवा पनि चार हजार वर्षपछि त्यसै गरी उत्खनन गर्दा निस्किने त होइन अब जमिनमा भाँसिएको भए हुनसक्छ गुरुमानले जवाफ दियो तर यी अनेक तर्क र अड्कल बाहेक पनि एउटा भइरहेको गाउँ एक्कासी र अज्ञात रूपमा नहुने प्रश्न आफ्नो ठाउँमा कायमै रह्यो हामी अब आफ्नो किसिमले गाउँलाई सम्झिन खोज्न थाल्यौँ जस्तो ऋषिराम मतियालाई सम्झिन थाल्यो हामीलाई त्यहाँका मानिसहरू र त्यहाँको अन्धकार सब पहिलेभन्दा स्पष्ट देखिन थाले सब तरङ्ग जस्तै लागिरहेको थियो थापा फुलवालाई सम्झिन थाल्यो र अस्ति भर्खरको उसको दुर्घटनालाई पनि केही मानिसको विचार थियो बरेबामा पाप धेरै बढेको थियो त्यसकारण यस्तो भयो यस्तो चलनचल्तीका तर्क प्राय सुनिन्थे महत्वपूर्ण कठिनाई के थियो भने बरेवा बेपत्ता भएकोमा कुनै कारवाही पनि हुन सक्दैन थियो त्यसले देशको जनसङ्ख्यामा कमी पनि आएको थिएन अरू कुनै असर पनि छोडेको थिएन त्यही बस्ती नष्ट भएको थियो जुन देशभित्र हुनुको कहिल्यै कुनै प्रमाण थिएन एउटा अप्रमाणित गाउँ र अप्रमाणित दुर्भाग्यको प्रमाण समाप्त भयो भन्नुको कुनै अर्थ छ कि छैन बस्ती नै बेपत्ता भएको मुद्दा कुनै अदालतमा चल्दैन गाउँको अपहरण कहीँ सुनिएको छ यो त केवल हाँस्ने कुरा मात्र हुन सक्ला त्यो पनि त्यस्तो गाउँ जुन देशभित्र छँदै छैन भन्ने देखिन्छ एउटा नभएको गाउँलाई थियो भनेर प्रमाणित कसले गर्छ यस्ता धेरै अप्ठ्यारा कुरा र वातावरण थिए जसले तथ्यलाई बेसुमती रूपमा प्रस्तुत गरिरहेका थिए हाम्रो अघिल्तिर एउटा संस्कृति स्वप्न र सामूहिकताको सर्वनाश थियो त्यो नहुनुको सत्य मात्र अब थियो तर प्रत्यक्षदर्शी एकजना पनि थिएन हामी खोज्न थाल्यौँ कतै कुनै प्रमाण वा एउटा पनि जीवित गाउँले पाइन्छ कि पाइएन गाउँलाई धरमपुरले नै खाइदियो तिलकले भन्यो तर एक्कासी गाउँ नष्ट किन भयो मैले प्रश्न गरेँ म भनौँ ऋषिरामले भन्यो वास्तवमा विद्रोह नभएकाले त्यो गाउँ नष्ट भयो जुन जातिमा विद्रोह मर्छ त्यसको क्रूरता विरुद्धको प्रतिरोधकता समाप्त हुन्छ एक दिन त्यो नष्ट हुन बाध्य हुन्छ बरेवामा विद्रोह थिएन भन्ने पनि भयो हामीले इन्द्रा सुन्द्रा र सलिमालाई सम्झ्यौँ तर तिनीहरूलाई फसाएर छिन्नभिन्न पार्दा कसैको पनि आँखामा रित्तोपना बाहेक केही थिएन त्यसको पनि सम्झना भयो के त बिरहिनपुर बरेवा विद्रोहकै अभावमा सखाप भएको थियो त थाहा छैन एउटा तर्कसम्म हो किनभने यसरी एक्कासी समाप्त हुने वास्तविकताको तत्काल कुनै उत्तर थिएन पहिले पहिले बरेवाका मानिस भन्ने गर्थे यहाँ नजिकै कतै एउटा बिरहिनपुर भन्ने गाउँ थियो अब छैन अब धरमपुरका र अन्य बस्तीका मानिसहरू भन्न थालेका छन् एउटा गाउँ बिरहिनपुर थियो त्यसको छेउमा अर्को गाउँ थियो बरेवा अब दुइटै छैनन् किम्बदन्ती के छ भने यस्तै यस्तै अन्त्यमा बस्तीलाई न्याय दिलाउँ कुन षड्यन्त्र अन्तर्गत घटना घट्यो पत्ता लगाउँ भन्दा भन्दै हामी आफै पर्याप्त थाक्न थालेका थियौँ एक दिन हामी घुमिरहेका थियौँ कुनै खेतको आलीमा एउटी बुढी सुतिरहेकी देखिए नजिकै गयौँ थाहा छ त्यो को थिए त्यो थिए बिरेनपुर बरिवाकी कथा भन्ने बुढी कथनी बुढिया त्यसपछि त्यसलाई भेटेपछि हामी निकै खुसी र उत्साहित भयौँ किनभने जति बुढी भए पनि अब त्यसले मात्र यथार्थ कुरा हामीलाई बताउन सक्थे त्यस गाउँको अन्तिम साक्षी प्रमाण अवशेष जे भने पनि हाम्रो सामु त्यही एकजना मात्र थिए त्यसैद्वारा शनाखत हुन सक्थ्यो र त्यसैले बताउन सक्थे बस्तीलाई के लेखायो पहिलो दृष्टिमा त लाग्यो मरिसकेकी छ बुढी तर त्यो भोकी र कमजोर मात्र रहेछ हामीले सबभन्दा पहिले त्यसलाई पेटभरि भात खुवाइदियौँ त्यसपछि त्यसलाई बोल्नका लागि घचघच्याउन थाल्यौँ त्यसको कानैनिर मुख जोरेर म चिच्चाएँ गे बुढिया बोल न बोल तर बुढिया बोलिन बारम्बार सोद्धा पनि बोलिन धेरै बेरपछि हामीले पत्तो पायौँ बुढी एकैपटक बहिरी लाटी र अन्धी भएकी रहेछ कसरी त्यसको जवाफ दिएन अब ऊ पनि कथा र स्वप्न गाउँलाई दिन्न उसका श्रोता पनि रहेनन् तर अचम्म के भने लाठी भए पनि बुढी एउटा वाक्य र केवल एउटा मात्र वाक्य भने बारम्बार बोल्न सक्दो रहेछ हाम्रा दोरन्तल पोखरामै बिग्दे हाम्रा दोरन्तल पोखरामै बिग्दे अर्थात् मलाई दोरन्तल पोखरामा फ्याँकिदेऊ मलाई दोरन्तल पोखरामा फ्याँकिदेऊ ऊ अलिक नजिक अलिक छिनको अन्तरालमा त्यो वाक्य क्यासेट खोले चाहिँ बोलिरहन्थे हाम्रो त्यो अन्तिम आशा बुढी समेत काम नलाग्ने साबित भएपछि हामीले बिरहिनपुर भएको खोजी गर्न छाडिदियौँ त्यो अदृश्य बस्तीप्रति कुनै कारवाही वा न्यायको खोजी गर्नु साटो चकित र खिन्न हुँदै काठमाडौँ फर्किने तयारी गर्न थाल्यौं गाउँ नष्ट हुनुको प्रमाण खोज्ने क्रममा एक दिन हामीले देख्यौँ दोरन्तल पोखरा बरेवाको समाप्तिपछि झन गहिरो र चहकिलो भएर फिन्चिएको थियो ठिक काठमाडौँ प्रस्थानको अघिल्लो दिनतिर एउटा अन्तिम दृश्यमा देख्यौँ हामी दसजना दोरन्तलको किनारमा लहरै उभिएका छौँ मुखामुख गर्दैछौँ हाँस्दैछौँ हाँसोको कारण के थियो भने दोरन्तलको सम्पत्तिलाई लिएर हामी एकैछिन भए पनि मनमा नै आश्वान्वित भएका थियौँ त्यसै बखत तिलक आत्तिर चिच्चायो यहाँबाट तुरन्त भागिहालौँ अब एकछिन उभियौँ भने हामी घर पुग्न सक्दैनौँ मलाई लाग्छ गाउँलाई यसैले निलेको छ हामी तिलकलाई विदूषक समान ठानेर हाँस्न थाल्यौँ त्यसपछि साँच्चैकै त्यहाँबाट हिँड्यौँ कुन्नी किन अलि दगुर्नुपर्ने स्थिति आयो लाग्न थाल्यो पोखरी हाम्रो वरिपरि छ हामीलाई घेरामा पार्दैछ षड्यन्त्रको जालमा अल्झाउँदैछ उम्कनै नसक्ने गरी हाम्रो पछि पछि हामीलाई लखेड्दैछ त्यस्तैमा एक्कासी देखेँ दसैँजना कसैलाई केही नबताएर तपेडीले सुहाँ गर्दै बेपत्तासित दुगुर्न थालेका थियौँ पछि फर्की फर्की हेर्न थालेका थियौँ आफ्नो अनुहार छिनछिनमा छाम्न थालेका थियौँ यी सब हास्यास्पद क्रियाहरू होलान् तर सबलाई एकैपटक लागेछ हाम्रो अनुहारको ठाउँमा अनुहार छैन एक मन त सबैलाई लागेछ फर्कौँ र हेरौँ दसजनाकै अनुहारहरू फुक्लेर अवश्य दोरन्तलको छातीमा उत्रिरहेका देखिनेछन् तिनलाई फेरि भिर्न दिइनेछ तर यी जम्बै कुराहरू बाहेक पनि कसैले दगुर्न छाडेन हामी आफ्नो सङ्कोच मेट्न होला हाँसिरहेका थियौँ र आतंकित भइरहेका थियौँ निरन्तर दगुरिरहेका थियौँ यो पनि पत्तो नपाएर कथातिर अन्त्यमा लाग्यो दगुर्दा दगुर्दै पनि पोखरी हाम्रो अगाडि तिर्सिएको छ स्पष्ट छ त्यस स्थितिमा त्यो पछाडि पनि थियो र दाहिने देब्रे पनि थियो हामीले देख्यौं यसपटक पोखरीले केही मानिसहरूको आकृति धारण गरेको छ शस्त्रास्त्रले सुसज्जित छन् तिनीहरू चारैतिरबाट हेरेका छन् हामीले अलिकति भए पनि होलो अनुभव गर्यौं धेरै समयपछि कम्तीमा कोही त देखा परेको थियो खतरा सोझै ज्यानको थियो तैपनि हामी दसजनाले एकअर्कालाई हेऱ्यौँ र शस्त्रविहीन भए पनि दोरन्तलका विरुद्ध उभिरहन तम तयार हुन थाल्यौँ किनभने हुनसक्छ त्यसबाट हाम्रो हराएको बस्तीको केही सुराग पाइयोस् बिरेनपुर भरेवा अब छैन तर पहिले किम्बदन्ती लिएर बाँचेको त्यो गाउँ अब आफै एउटा किम्बदन्ती बनेर मानिसको जिब्रोमा बाँचेको छ भन्दछन् एउटा गाउँ बिरेनपुर थियो त्यसको छेउमा अर्को एउटा गाउँ थियो बरेवा अब दुवै छैनन् किम्बदन्ती के छ भने त्यसपछि एउटा समाप्ति अलिखितमा वैचारिक र शिल्पगत प्रयोग गरिएको छ त्यसकारण यो उपन्यासले नेपालीमा एउटा प्रयोगत्मक आञ्चलिकताको थालनी गरेको छ डाक्टर रामदयाल राकेशले अलिखित उपन्यासमाथि यही लेख्नु भएको छ र यो वाक्यसँगै अब हामीले अलिखितलाई बिट मार्ने बेला भएको छ भनेर श्रृङ्खला लगाएर हामीले डाक्टर ध्रुवचन्द्र गौतमको यो उपन्यास दुई सय एक्काइस पृष्ठको उपन्यास वाचन गरेर सक्यौं अलिखित विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो नेपाली साहित्यमा निकै उच्च कोटिको मानिएको यो उपन्यासको वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो ठेगाना S H R U T I Shruti at U N N dot com dot NP रहेको छ हवस् त अर्को शुक्रबार अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री